जाऊ प्रिया तिमी मेरो जिन्दगीबाट जाऊ जाऊ प्रिया तिमी मेरो जिन्दगीबाट जाऊ छु म दुखी छु मेरो जिन्दगीमा कहिले आउँदैन जाऊ प्रिया तिमी मेरो जिन्दगीबाट जाऊ मसँग माया लगाई मसँग माया लगाई बर्बाद हुन्छौ भने मलाई धोका दि चन्द्रमा छुन्छौ भने जाऊ चन्द्रमा छुनलाई जाऊ धेरै माया भन्दा धेरै माया उसले गर्छ भने तिमीलाई उसारे मन पर्छ भने जाऊ प्रिया तिमी मेरो जिन्दगी बाट जाऊ मगरीब छु म दुखी छु मेरो जिन्दगीमा कहिले मेरो जिन्दगी बाट जाओ